नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले आज दिनभर उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ मन्त्री स्तरीय बैठकसहित राष्ट्रपति प्रधानमन्त्री संविधान सभा अध्यक्ष विपक्षी दलका नेता लगायतसँग उहाँको भेटवार्ताको समय तय भइसकेको छ अहिले मन्त्री स्तरीय बैठकमा सहभागी हुनुभएको छ र अबको केही बेर को बैठकपछि नै संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेङमाङसँग उहाँकै कार्यकक्षमा भेटवार्ता गर्नुहुने बुझिएको छ त्यस्तै उहाँले आजै पौने एक बजे शीतल निवास पुगी राष्ट्रपति डाक्टर रामवरण यादवसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ दिउँसो लैनचौरमा दिवाभोज सकेर सभा तीन बजे ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुनेछ स्वराजले त्यसपछि चार बजे प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुहुने समय तय भएको छ स्वराजको स्वागतमा नेपालका समकक्षी महेन्द्र बहादुर पाण्डेले बेलुकी रात्रिभोजको आयोजना गर्नुभएको छ तेइस वर्षपछि आज नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौँमा हुँदैछ नेपाल भारत तेस्रो बैठकमा पहिलो र दोस्रो बैठकभन्दा फरक ढंगले छलफल हुने अधिकारीहरूले बताएका छन् बैठक पाँच विधामा केन्द्रित रहने बताइएको छ दुवै मुलुकका उच्च पदस्थ अधिकारी र विज्ञ प्रतिनिधिहरूको हिजोको बैठकले आजको बैठकको एजेण्डा तय गरिसकेको छ बैठकमा राजनीति सुरक्षा सिमाना तथा सीमा व्यवस्थापन आर्थिक सहयोग तथा पूर्वाधार व्यापार एवं पारवहन ऊर्जा तथा जलस्रोत र संस्कृति शिक्षा एवं संचारबारे गहन विचार विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ बैठक अहिले केही बेरपछि काठमाडौँको दरबार मार्गमा रहेको होटल एक एण्ड एतिमा हुनेछ उपचारका लागि सिंगापुर जानुभएका एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मंगलबार स्वदेश फर्काउँदै हुनुहुन्छ त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचाररत एमाले अध्यक्ष शर्मा हिजो बेलुका नै अस्पतालबाट फिर्ता हुनुभएको छ उहाँ यही साउन छ गते सिंगापुर गई सात गते अस्पताल भर्ना हुनुभएको थियो फंगल संक्रमणका कारण दायाँ हात सुनिने क्रम नघटेकाले थप उपचार गराउन उहाँ सो अस्पताल भर्ना हुनुभएको हो अध्यक्ष ओलीका सहयोगी इन्द्र भण्डारीले नेता ओलीको परीक्षण सकिएको र प्रतिवेदन पनि सामान्य आएकाले अस्पतालबाट फिर्ता हुनुभएको जानकारी दिनुभएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता तथा उपनेताको निर्वाचन आज हुँदैछ दिउँसो एक बजे दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ संविधान सभामा पार्टीका प्रत्यक्ष र समानुपाति गरी तेह्र सभासद रहेका छन् दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा संसदीय दलको नेता तथा उपनेता निर्वाचन कार्यक्रममा उम्मेद्वारको मनोनयन पत्र दर्ता बिहान आठ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन दस तीस बजे र मतदान भने एक बजे हुनेछ इजरायल र हमास विद्रोही संगठन बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएका छन् अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार आज बिहान आठ बजेदेखि युद्ध विराम शुरू भएको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र हमास विद्रोहीलाई कम्तीमा सात दिन युद्ध विराम गर्न आग्रह गर्नुभएको थियो बाह्र घण्टा युद्ध विराम गर्न सहमत भएपछि दुई पक्षलाई युद्ध विरामको समय लम्ब्याउने प्रयास भने जारी रहेको अधिकारीहरूले बताएका छन् अमेरिकी विदेश मन्त्री केरीले आफूहरूसँग वार्ताका लागि आधारभूत कुराहरू तयारी अवस्थामा रहेको र सोही अनुरूप दुवै पक्षलाई सहमति शान्तिका लागि आग्रह गरिने जानकारी गराउनु भएको छ युद्धविरामबारे इजरायल सरकारको आधिकारिक धारणा सार्वजनिक नभए पनि त्यहाँका युद्ध युद्धविरामका लागि सरकार सहमत भएको खबर प्रकाशन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र श्रीलंका विरूद्धको दोस्रो टेस्टमा तीन सय चौवालिस रनले पछि परेको दक्षिण अफ्रिकाले आज तेस्रो दिनको खेल अगाडि बढाउँदै रहेको छ श्रीलंकाले पहिलो पारीमा चार बयालिस रन बनाएको थियो हिजोदेखि पहिलो पारी थालेको अफ्रिकाले दोस्रो दिनको खेल समाप्तिमा तीन विकेट गुमाउँदै अन्ठानब्बे रन बनाएको छ आज हुने खेलमा अफ्रिकाका हसिम अमला र एबी डिलिभियर्सले खेल अगाडि बढाउनेछन् अमला छयालिस तथा डेभिलियर्स एघार रन बनाएर क्रिजमा रहेका छनृ त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one